तपाईँको रेडियो तपाईँको आवाज रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँ चाहिँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगार्चमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर W W W dot Radio Vision dot com dot NP log on गरेर संसारभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ कार्यक्रम मुक्तक मातामा हामी तपाईँहरूले नि पठाउनुभएका मिठा मिठा मुक्त खरबहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको भलाकुसरी राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौ आजको यस कार्यक्रममा मसँग तपाईँहरूले नि पठाउनुभएका मिठा मिठा मुक्त खरबहरू छन् र एउटा मुक्तक संग्रह भित्र मलाई प्राप्त भएको छ मुक्तकार अम्बिका खरेल उप्रेतीजीको नजरभित्र मुक्तक संग्रहबाट म केही मुक्तक लिनेछु प्रारम्भमा तत्पश्चात तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खरबहरू मसँग छँदैछन् अहिले भने हामी सुनौ मुक्तककार अम्बिका खरेल उप्रेतीजीका मुक्तक नजरभित्र मुक्तक संग्रहबाट जराबाट पलाएर तरिएको मान्छे हुँ जराबाट पलाएर दरिएको मान्छे हुम जिन्दगीको रापसँगै खरिएको मान्छे हुम उत्साहका अनकिन्ती सपनाहरू बुन्दा बुन्दै विश्वासको घडाभित्र भरिएको मान्छे हुम मुक्तकार अम्बिका खरेल उप्रेतीजीको नजरभित्र मुक्तक संग्रह केही समय अघि पाठक समक्ष आएको हो उहाँको जन्म दमघ झापामा भएको हो हालो हाँ विराटनगरमै हुनुहुन्छ हेरिँदैन भाव यहाँ नजर जान्छ फोटाभित्र म अर्को मुक्तक नजरभित्रबाटै लिइरहेको छु हेरिँदैन भाव यहाँ नजर जान्छ फोटाभित्र जानी जानी समातिन्छन् भुरे माछा लोटाभित्र शक्ति सामर्थ्य बटुलेर बनाउनु छ आफ्नो खुसी शक्तिशाली सुनामिनी झुक्यो पराई भोटाभित्र भित्र मुक्तक संग्रह भित्र कस्ता कस्ता मुक्तकरपहरू छन् भनेर म सबै मुक्तक त तपाईँहरू समक्ष राख्न सक्दिन तर मिठा मिठा मुक्त खरबहरू छन् यो चाहिँ भन्न सक्छु अनि त्यही संग्रहभित्रबाट केही मुक्त खरबहरू आजको वसाईमा राख्न सक्छु मुक्तकारसँगको भलाकुसारी कुनै एउटा अङ्कमा म पक्कै लिएर आउनेछु हामी सँगै रहनुहोला अर्को मुक्तक म लिन्छु मायाको सागर मिलेर तरौला भन्ने पनि मायाको सागर मिलेर तरौला भन्ने पनि पँधेरो गएर गग्रेटो भरौला भन्ने पनि खै कता बिलाइन् सूर्योदय पछिको हिउँ चाहिँ साथमै बाँचेर साथैमा मरौला भन्ने पनि आहा नजरभित्रको यो मुक्ताक अर्को मुक्ताक नजरभित्रबाटै ठूलो गाडी आएपछि सानो गाडी छाडिदिउँ ठूलो गाडी आएपछि सानो गाडी छाडिदिउँ चिल्ला घर छाएपछि फुस्रा झाडी छाडिदिउँ ठूलो चिजमा आश राखी सानोलाई गर्यौं हेला डलैँचा त्यो पाएपछि दरी राडी छाडिदिऊ अब भने दुईवटा मुक्तक सुन्नेछौ हामी पीडाहरू सहन सिके आशा तुष्टहरूसँगै पीडाहरू सहन सिके आशा तुष्टहरूसँगै मस्त पनि रहन सिके आशा दुष्टहरूसँगै आँसु देखाउँदा उनीमा मचाक हुँदो रहेछु छालसँगै बहन सिके आज दुष्टहरूसँगै अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ मुक्तकार अम्बिका खरेल उप्रेतीजीको मुक्तक संग्रह नजरभित्रबाट कार्यक्रमको प्रारम्भमा हामीले केही मुक्तकहरू सुन्यौं अब पुनः उहाँकै मुक्तक संग्रहभित्रबाट एउटा मुक्तक लिन्छु सँगसँगै हामी गीत सुन्छौ यो समयमा मसँग गीत रहेको छ चाँदनी शाहले लेख्नु भएको तारा देवीजीले गाउनु भएको संगीत भर्नु भएको छ नाति काजीजीले मुक्तक सुन्नेछौ अम्बिका खरेल उप्रेतीजीको सँगसँगै गीत राख्ने नै छौँ उत्साहका बढुन पाइला शिखर सर्ने गरी उत्साहका बढुन पाइला शिखर सर्ने गरी सफलताले चाहिरहोस् विश्व भर्ने गरी दुःख सुख जीवनमा आउँदै जाँदै सधैँ गर्छन् ज्ञान विवेकले सफल हुनु सागर तर्ने गरी शुभकामना Cross. पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ रेडियो बीच एकानब्बे दशमलव छ मेगा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू म मुक्त खरबहरू अबको क्रममा भने तपाईँहरूकै लिनेछु यो समयमा मसँग मुक्तक रहेको छ भावना विष्टजीको अछामुवाको घर हो शिर लुकाउन एक सानो छानो बनिसक्यो शिर लुकाउन एक सानो छानो बनिसक्यो हरेक पीडा सहने यो मन अचानो बनिसक्यो जति रुवाउन खोज ए जिन्दगी आँसु झर्दैन पानी सकिएर आँखा मेरो ओफानो बनिसक्यो ओहो यो मुक्तक मुक्तकार भावना विष्टजीको अछामु उहाँको घर हो अर्को मुक्तक उहाँसँग छ म मुक्तक लिइहाल्छु प्रकाश मोहरा आकाशजीको चार बैतडी उहाँको घर हो हाल भारतको रोहतकबाट भनेर उहाँले हामीलाई मुक्त पठाउनु भएको छ चलाउँछन् माया प्रेमको धन्दा अचम्म लाग्छ चलाउँछन् माया प्रेमको धन्दा अचम्म लाग्छ आफ्नै मान्छेहरू पढाइभन्दा अचम्म लाग्छ हिजोसम्म फोनमा कुरा गर्ने मान्छेले आज तिमी को हौ चिनी अचम्म लाग्छ प्रकाश महरा काशी मुक्तक मालाको यो बसाईमा यसरी आउनुभयो अर्को मुक्तक छ मसँग प्रशान्त वागले प्राकृतिक जीको बिर्ताबाट छापा उहाँको घर हो मायाको चालो दिनुपर्छ तिमी आएपछि मायाको चालो दिनुपर्छ तिमी आएपछि घरलाई उज्यालो दिनुपर्छ तिमी आएपछि आमाले तिनजेल घर चलाउनु भयो आमालाई पालो दिनुपर्छ तिमी आएपछि यसरी मिठो अनुरोध मुक्तकार प्रशान्त वाग्ले जी गर्दै हुनुहुन्थ्यो बिर्तामोडबाट अर्को मुक्तक छ मसँग सुभाष थापा मगर्जीको खोटेहाङ गाउँपालिका साथ खोटाङ बजार उहाँको घर हो भविष्य कसले देखेको छ दैवले चोड दिन सक्छ भविष्य कसले देखेको छ दैवले चोड दिन सक्छ सपना केवल सिसाना हो पत्थरमा बजारिन सक्छ तिमी सिन्दूर र सम्पन्न परिवारको फुर्ती नदेखाऊ एक थरको सिन्दूर त प्रिया छिमै पखालिन सक्छ ओहो सुभाष थापा मगर्जी हुनुहुन्थ्यो उहाँ मुक्तक मालाको नियमित बसाईमा हुँदै गर्नुहुन्छ त्यसरी नै नियमित रूपमा हामीलाई मुक्तक पठाउँदै गर्नुहुन्छ वातावारी असमबाट मुक्तकार हुनुहुन्छ विकास कठेत समर्पणजी कोही आउँछन् कोही जान्छन् जिन्दगानी चलेकै छ कोही आउँछन् कोही जान्छन् जिन्दगानी चलेकै छ जाँदा जाँदा हजुर सबै लान्छन् जिन्दगानी चलेकै छ सत्तामा बसेर जति भ्रष्टाचार गरे पनि पुग्दैन नेतालाई गरीब किसान छाक खान्छन् जिन्दगानी चलेकै छ यसरी व्यङ्ग्य विकास खटेत समर्पण सिले राख्नुभयो अर्को मुक्तक मसँग छ पुष्पचया छेत्रीजीको धनगढ़ी बाह्र कैलाली उहाँको घर हो तिम्रो मेरो सम्बन्ध यति धेरै खास भइदियो तिम्रो मेरो सम्बन्ध यति धेरै खास भइदियो न धड्किने मुटु नचल्ने श्वास भइदियो आज भोलि केही दिनको हामी बीचको धुरी यस्तो लाग्छ एउटा धरती अर्को आकाश भइदियो पुष्प चढा छेत्रीजी पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष आऊ भने श्रोता हामी अर्को एउटा गीत सुन्छौं यो समयमा मसँग मुक्तक रहेको छ एकल यात्री जोशी जगत ज्वाला भनेर लेख्नु भएको छ आफ्नो नाम कैलाली लम्की उहाँको घर हो हाल भारतमा हुनुहुन्छ यस समयमा गीत रहेको छ मसँग प्रदीप राज पाण्डेजीले गाउनु भएको बेबी थापाजीले लेख्नु भएको नाति काजी श्रेष्ठजीले संगीत भर्नु भएको मुक्तक सुनौ हामी एकल यात्री जोशी जगतजीको सँगसँगै गीत सुन्ने नै छौं बिर्सिसके अतीतका फलबाट दूर भएको छु बिर्सिसके अतीतका पलबाट दूर भएको छु अनि धोका दिने मायाको छलबाट दूर भएको छु फर्केर पनि सायद आउँदिन होला प्रिय म तिम्रो दिलको क्षेत्रफलबाट दूर भएको छु म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा तिमीलाई दिल दिँदा तिमीलाई दिल दिँदा तिमीलाई दिल दिँदा सजायो पाए तिमीलाई दिल दिँदा सजाए मैले आफ्नै नजरमा कति धोका खाए जो हाम्रो प्रेम कहानी बिर्सेर जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी रेडियो भिजन एकानब्बे दशमलव छ मेघाज तपाईँ सुन्दै हुनुहुन्छ कृत्रिम मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ मदन भण्डारी छु तपाईँहरू समक्ष आजको यो वसाईमा कार्यक्रमको प्रारम्भमा हामीले सुन्यौं मुक्तककार अम्बिका खरेल उप्रेतीजीको नजरभित्र मुक्तक संग्रहबाट केही मुक्तक तत्पश्चात म तपाईँहरूकै मुक्त खरबहरू लिइरहेको छु अबको क्रममा पुनः म तपाईँहरूकै मुक्त खरबहरू जोड्छु मसँग मुक्त छवि किरण अधिकारीजीको बागचोर नगरपालिका दस पिपल नेटा सल्यान उहाँको घर हो आफ्नै भाषा धर्म र भेषलाई राखेको छु आफ्नै भाषा धर्म र भेषलाई राखेको छु जन्मेको गाउँघर र परिवेशलाई राखेको छु म मर्दा मेरो मुटु नचलाइदिनु ए मलामी मैले मुठुमा मेरी आमा र देशलाई राखेको छु यसरी मुक्तक मालामा मुक्तक पठाउनु भयो मुक्तकार छवि किरण अधिकारीजीले के मिठो ढंगले मुक्तक लेखेर हामीलाई पठाउँदै गर्नुहुन्छ सल्यानबाट अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ मनोज मनसुन ठकुरीजीको डोटी उहाँको घर हो लगाए पनि अनेकौं तागत छुट्नेवाला छैन लगाए पनि अनेकौं तागत छुट्नेवाला छैन आफै पुग्नेछौ शत प्रतिशत छुट्नेवाला छैन बरु रक्सी चुरोट खैनी सजिलै छोड्न सकिएला तर लाग्यो भने मायाको लत छुट्नेवाला छैन यसरी मुक्तकमा आउनुभयो मनोज मनसुन ठकुरीजी मायाको लत चाहिँ गाह्रो हुन्छ भनेर उहाँले मुक्तकमा भन्दै हुनुहुन्थ्यो अर्को मुक्तक छ मसँग रत्नापुर मगरजीको रुकुम पश्चिम उहाँको घर हो म कसरी दिउ हर प्रश्नको जवाब म कसरी दिउ हर प्रश्नको जवाब आफै बुझ सकवर प्रश्नको जवाफ नजानेर अँध्यारोमा ढुङ्गा हाने पनि फेरि मिल्दैन बराबर प्रश्नको जवाब रुकुम पश्चिमबाट रत्नापुन मगर्जीको मुक्तक नियमित रूपमा हामीहरू समक्ष यसरी नै आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग हिरा थापा छेत्रीजीको सुर्खेत उहाँको घर हो हाल उहाँ आइसल्याण्डमा हुनुहुन्छ हर साँझ पिउने बानी भइसक्यो हर साँझ पिउने बानी भइसक्यो रक्सी त मलाई पानी भइसक्यो नगर भो आज आगो बाल्ने कुरा जलेर मुटु मेरो खरानी भइसक्यो हिरा थापा छेत्रीजी सुर्खेतका मुक्तकार समूहत पहिलो पटक हुनुपर्छ मुक्तक मालाको बसाईमा हुनुभएको अर्को मुक्तक छ मसँग अभागी कान्छा गाउँलेजीको कमल झापा उहाँको घर हो हाल यो भूगोलको अर्को ध्रुवबाट भनेर उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ रेटेर पो के गर्छौ र मरेको मान्छे हुँ म रेटेर पो के गर्छौ र मरेको मान्छे हुँ म दुनियाँको नजरबाट झरेको मान्छे हुँ म गन्तव्यविहीन यात्री झै क्षितिज पारी एक्लै आँसु पी सात समुद्र तरेको मान्छे हुँ म अभागी कान्छा गाउँलेजी पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष अब पनि श्रोता हामी अर्को एउटा गीत सुन्छौं यो समयमा मसँग मुक्तक छ आरके भण्डारीजीको बजाङ उहाँको घर हो गीत रहेको छ गुलाम अलीजीले भएको मबिबी शाहले लेख्नु भएको दीपक जंगमले संगीत भएको पहिला मुक्तक आरके भण्डारीजीको सँगसँगै गीत हामी सुन्ने नै भमरा चाहिँ फुलफुलमा छुम्न मन लाग्छ भमरा चाहिँ फुलफुलमा छुम्न मन लाग्छ तिमीसँगै हात समाएर घुम्न मन लाग्छ उमेर बढेर हो कि या त भैँस चढेर हो खै किन किन तिम्रै तस्विर चुम्न लाग्छ किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ नभुलेर जति हेर्छौ उति हेसी लाग्छ घरों मां रात बिच तारा पीछे घूम छा जून ली मां जून सिती ओरली मुख चुम छा किना किना तपाईँहरूले तपाईँको रेडियो तपाईँका बस रेडियो भिजन एकानब्बे दशमलव छ मेगा कार्यक्रम मुक्तक सुनिराख्नु भएको छ मरण भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल एक लास ठाउँमा त्यो साथी मेरै भन्छ आधारात्मा म्युज पनि सिरानामै हुन्छ एक लास ठाउँमा त्यो साथी मेरै भन्छ भरा त्वम्यूझे पनि सेरा नाम हुन्छ को प्रभातको मिरमिर भूषा जब हुन्छ मेरो को झल्कोमा पहिले आई पुग्छ किन किन तिम्रो तस्विर मलाई नि कोला तिम्रो तस्विर मलाई निको लाग्छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चमा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ म मुक्तक तपाईँहरूकै लिइरहेको छु अबको क्रममा चुनाव विशेष मुक्त खराबहरू छन् पहिलो मुक्तक म लिन्छु यो चरणको निमित्त लक्ष्मी स्मृतिजीको विराटनगर पाँच उहाँको घर हो साह्रै नराम्रा दयनीय बनी कुरा गर्न थाल्छन् साह्रै नराम्रा दयनीय बनी कुरा गर्न थाल्छन् भोट मलाई नै हाल्नु पनि कुरा गर्न थाल्छन् यो चुनाव आउँदा पनि रमाइलो लाग्छ किनकि बाटामा अरू बेला नहेर्नेले पनि कुरा गर्न थाल्छन् मुक्तकार लक्ष्मी स्मृतिजीको मुक्तक मिठो मुक्तक तमासा मुक्तक संग्रह उहाँको केही समय अघि पाठक समक्ष आएको छ अर्को मुक्तक म लिन्छु एसपी असफलजीको उहाँले सम्पर्क ठेगाना भने यो पाला लेख्न छुटाउनु भएछ अनुमानकै भरमा प्रतिद्वन्दीमा गन्न थालेछन् साथीले अनुमान अनुमानकै भरमा प्रतिद्वन्दीमा गन्न थालेछन् साथीले भित्रभित्रै षड्यन्त्रको खाडल खन्न थालेछन् साथीले कृषिमा क्रान्ति ल्याउँछु भने बोट बिरुवा रोप्न थालेको यो त पक्का नेपाली काङ्ग्रेस हो भन्न थालेछन् साथीले ओहो यो मुक्तक एसपी अशुफलजीको नियमित रूपमा एसपीजी पनि आउँदै गर्नुहुन्छ मुक्तक मालाको सुरुवाती दिनदेखि नै यसरी नै मिठो माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ अविनाश पीएमजीको बबाई छ ताङ उहाँको घर हो हाल उहाँ दुबईमा हुनुहुन्छ फर्किएर आउँदा पुरानै दिन फेरि याद आउला फर्किएर आउँदा पुरानै दिन फेरि याद आउला जितेपछि जाँदा एकपटक नहेरी याद आउला झण्डा बोकी खुब उफ्रिँदैछौ अचेल मित्रहरू पासपोर्ट बोकी परदेश जाँदा खेरि याद आउला अविनाश पिएमजी हुनुहुन्थ्यो डाङका मुक्तकार अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ जगत थापाजीको बझाङ उहाँको घर हो दुःख परेको बेला सम्झिन नेताबाट सिकौं दुःख परेको बेला सम्झिन नेताबाट सिकौ झुट बोल्न आश्वासन दिन नेताबाट सिकौ नोट दिएर भोट माग्दैछन् गाउँमा नेताहरू अब घुस दिन र घुस लिन नेताबाट सिकौ जगत थापाजी बजाङबाट अर्को मुक्त छ मसँग प्रसिद्ध कुवरजीको बायाँ सिक्रे सेङ्जा उहाँको घर हो गर्न सक्छ नाटक विभिन्न ख्याल गर्नुहोला गर्न सक्छ नाटक विभिन्न ख्याल गर्नुहोला खोज्छ पैसाले भोट किन्न ख्याल गर्नुहोला केही नगर्ने नेता यो निर्वाचनमा भाल्नुपर्छ मुस्किल पर्ला मान्छे चिन्न ख्याल गर्नुहोला आज मुक्तकारहरूले यसरी नै मुक्तकमा खबरदारी गर्नुभएको छ चुनाव नजिकै गर्दा उहाँ हुनुहुन्थ्यो मुक्तकार प्रजित कुवरजी अर्को मुक्तक छ मसँग एकदेव चौधरीजीको एकदेव चौधरी असफल दाङ उहाँको घर हो नआत्तिनुहोस् जस्तालाई त्यस्तै भए फर्लिदिनुहोला नआत्तिनुहोस् जस्तालाई त्यस्तै भए भरले दिनुहोला उपाय अनेक छन् सबक सिक्ने तबरले दिनुहोला भोट संहिता झुटा आश्वासन बाँड्ने नेताहरूलाई समय हातमा छ इटाको जवाफ पत्थरले दिनुहोला एकदेव चौधरी असफलजी हुनुहुन्थ्यो उहाँ अर्को मुक्तक सुन्दर शेर्पाली बिन्दासीको रुकुम पश्चिम उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ सुन्दर शेर्पाली विन्दासीको मुक्त अबको क्रममा तपाईँहरू समक्ष राख्दैछु कसैले लिने कसैले दिने हो अरू केही हुन्न कसैले लिने कसैले दिने हो अरू केही हुन्न फेरि त्यसकै ढुकुटी रित्तिने हो अरू केही हुन्न नेपालमा चुनावपछि देश विकास हुन्छ भन्नु त हाम्रो लागि सम्झिने पानी छम्किने हो अरू केही हुन्न पहाड मजाडो बढे तराईले सिक्नु पर्छ आधी आए तराईमा पहाडले छेक्नु पर्छ होइन भने भक्ति छैन हाम्रो छाती भित्र होइन भने देशभक्ति तिर पहिरो जाँदा पश्चिमले जुट्नु पर्छ दक्षिणका तिर्खाहरू उत्तरले छैन भने भक्ति छैन हाम्रो छातीभित्र छैन भने देशभक्ति छैन हाम्रो छातीभित्र माटोलाई चोट लाग्दा मुटुहरू पर्छ माटोलाई चोट लाग्दा मुटु दिनेश अधिकारीजीले लेख्नुभएको आलोक श्रीजीले संगीत भर्नुभएको स्वरूप राज आचार्यजीले गाउनु भएको निकै नै मिठो गीत कहाँ सुने होला भन्ने लाग्छ भने तपाईँलाई रेडियो भिजनमा सुन्नुभयो मुक्तक मालामा सुन्नुभयो आजलाई भने श्रोता मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्त खराबहरू प्रतिक्रियाहरू मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू छोड्न सक्नुहुन्छ तपाईँहरूले पठाउनुभएका आज धेरै मुक्त खरबहरू मसँग छन् सुरक्षित छन् आउने ताला पक्कै जोड्ने नै छु हामी सँगै रहनुहोला यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै थानेश्वर गौतमजीले गाउनु भएको श्री भक्त पौडेलजीले लेख्नु भएको थानेश्वर गौतमजीले नै संगीत थर्नु भएको निकै नै मिठो गीत छोड्दै बिता चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्री बिचेर सपना मैले रात किने को सपना मैले रात किनेको छु ओ सुलीलामा राखी ओ सुलीलामा राखी मात किनेको छु किनेको छु बेचेर सपना मैले रात किनेको छु होस लिलामा राखे होस लिलामा राखे मात किनेको छु बेचेर न मैले रात किने छु परिभाषा हारेको मान्छे म नसोध प्रेमका परिभाषा हरेको मान्छे म नसोध प्रेमका परिभाषा हरेको मान्छे म नसोध प्रेमका परिभाषा गरेको मान्छे म माया दिए र माया दिए र बर्बाद किनेको छु माया दिए र बर्बाद किनेको छु सोचेर सपना मैले रात किनेको छु बेचेर सपना मैले रात किनेको छु